पहिलो पटक ग्रेडिङ सिस्टममा एसएलसीको नतिजा प्रकाशित ग्रेडिङ पद्धतिमा नतिजा बुझाइमा कठिनाई मुख्य पाँच विषयमा दुई प्लस ल्याएमा एघारमा भर्ना हुन पाइने आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागि तीन युवतीको उद्धार क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्य कर्मीको करार नियुक्ति प्रक्रिया नियम संगत भएको निष्कर्ष कांग्रेस सभापति देउबाद्वारा माओवादी केन्द्रका अध्यक्ष दाहाल विरुद्ध मेलमिलाप आयोगमा उजुरी सरकारद्वारा अर्को वर्षको मंगिरभित्र स्थानीय प्रदेश र संघीय संसदको चुनाव गर्ने कार्ययोजना तयार प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल प्रकाशित भएको छ परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो परीक्षामा नियमित तर्फ चार लाख सैतिस हजार तीन सय छब्बीस सहभागी भएका थिए उनीहरूमध्ये चार लाख पच्चीस हजार पाँच सय बयासी कक्षा एघारमा अध्ययन गर्न योग्य अर्थात पास भएका छन् यो भनेको एक दशमलव छ वा सो भन्दा माथि ग्रेड पोइन्ट एभरेज जीपीए ल्याएका विद्यार्थीको संख्या हो शून्य दशमलव आठदेखि एक दशमलव दुईसम्म जीपीए ल्याएका आठ हजार र शून्य दशमलव आठ जीपीए भएका एघार जनाले भने एघार पढ्न पाउने छैनन् उनीहरूले टीएसएलसी मात्र पढ्न पाउनेछन् साथै उनीहरूले कम्तीमा दुईवटा विषयमा पुनः परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन् पुनः परीक्षा साउन चौधदेखि एक्काइस गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ एसएलसी रिजल्टका लागि मोबाइलको मेसेज बक्समा गएर एसएलसी स्पेस सिम्बोल नम्बर र आफ्नो अल्फाबेट टाइप गरी एक छ शून्य शून्यमा एसएमएस पठाउन सकिनेछ यसैबीच एसएलसीको त्रियासी वर्ष इतिहासमा पहिलो पटक अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीबाट ए प्लसदेखि ईसम्म नौवटा ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ पास वा फेल केही नभनी सार्वजनिक गरिएको नतिजामा ग्रेड त छुटियो तर कति नम्बर आयो भन्ने कुरा स्पष्ट उल्लेख छैन जसले गर्दा कतिपय विद्यार्थी र तिनका अभिभावकलाई बुझाइमा केही कठिनाई भएको छ एसएलसी उत्तीर्ण गरेका विद्यार्थी मध्ये कस्ता विद्यार्थीले कक्षा एघारमा भर्ना हुन पाउने भनेर मापदण्ड तय गरिएको छ उच्च माध्यमिक शिक्षा परिषदले विभिन्न बाह्र विषयमा आवश्यक ग्रेडिङ र ग्रेड पोइन्ट एभरेज औसत निर्धारण गर्दै कक्षा एघारमा भर्ना हुन कम्तीमा पनि अंग्रेजी गणित विज्ञान सामाजिक र नेपालीमा डी प्लस आवश्यक पर्ने बताएको छ यसरी एघारमा भर्ना हुनको लागि पाँचवटा मुख्य विषयमा डी प्लस ल्याउनु पर्नेछ भने एक दशमलव छ शून्य जीपीए ल्याएको हुनुपर्ने जनाइएको छ यसैबीच एसएलसीको परीक्षाफलमा कुनै दुई विषयमा डी वा ई e ग्रेड पाएका विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउने भएका छन् परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले सार्वजनिक गरेको परीक्षाफल अनुसार झण्डै डेढ लाख विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् यो परीक्षा भनेको पहिलेको पूरक परीक्षा जस्तै हो पूरक परीक्षा साउन चौध गतेबाट एक्काइस गतेसम्म बिहान आठ बजेदेखि एघार बजेसम्म सञ्चालन हुनेछ आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागेका तीन युवतीको उद्धार गरिएको छ ती युवतीहरूको पश्चिमी सिमानाका गड्डाचोकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका अठारदेखि बाइस वर्षका युवतीको उद्धार गरिएको हो उनीहरूले सोधपूछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्य कर्मीको करार नियुक्ति प्रक्रिया नियम भएको छानबिन समितिले निष्कर्ष निकालेको छ यसअघि निर्देशनालयले गरेको नियुक्ति प्रक्रिया अवैध भएको भन्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले स्थगित गरिदिएका थिए चौधरीले सिफारिस गरेका व्यक्ति छनौटमा नपरेपछि उनले वैशाख तीस गते मन्त्री स्तरीय बैठकबाट करार नियुक्ति प्रक्रिया स्थगित गरेको आरोप लागेको थियो त्यसपछि स्वास्थ्य मन्त्री चौधरीकै निर्देशनमा भर्ना छनौटमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयकै उपसचिव झपेन्द्र पाण्ड्या र शाखा अधिकृत चिरञ्जीवी सापकोटा सम्मिलित समिति गठन भएको थियो समितिले छनौट नियमसंगत भएको प्रतिवेदन बुझाएको छ छनौट प्रक्रिया नियमसंगत भएको प्रतिवेदन आए पनि उत्तीर्ण भएका स्वास्थ्य कर्मीहरूलाई नियुक्त भनिदिइसकेको छैन काममा पठाइसक्नुपर्ने हो सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक सुशीलनाथ प्याकुरेलले भने छानबिन समितिले छनौट नियमसंगत भएको प्रतिवेदन दिँदा समेत मन्त्रालयले नियुक्ति दिन भनेको छैन मन्त्री चौधरीले अझै पनि नियुक्ति नदिन दबाव दिएकै कारण नियुक्ति प्रक्रियामा ढिलाइ भएको बुझिएको छ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाली केन्द्रको निर्णयअनुसार दुई हजार बहत्तर साल फागुन बीस गते अनामी एक सय सत्ताइस हेल्थ असिस्टेन्ट एक सय चालिस रेडियोग्राफर दुई स्टाफ नर्स नौ अहेब सत्तरी र ल्याब असिस्टेन्ट पाँचजनाका लागि करार नियुक्तिका लागि विज्ञापन खुला गरेको थियो परेका आवेदकहरूको चैत बीस गतेदेखि दुई हजार त्रिहत्तर वैशाख तीस गतेसम्म अन्तर्वार्ता लिएको थियो जसमा विभिन्न पदमा गरी एक हजार एक सय सैतिसजना सहभागी रहेका थिए कैलालीका जिल्ला वन अधिकृत डाक्टर सिन्धु प्रसाद ढुङ्गानाले अघिल्लो दश वर्षको तुलनामा पछिल्लो वर्षहरूको वन विनाश घटेको बताउनु भएको छ दोस्रो चुरी दिवसका अवसरमा कैलालीको पहलमानपुरमा आयोजित कार्यक्रममा जिल्ला वन अधिकृत ढुङ्गानाले वन अतिक्रमण घटेको बताउनु भएको हो उहाँले विक्रम सम्बत उन्नाइस सय नब्बेमा वन अतिक्रमणको दर उच्च भए पनि पछिल्ला दश वर्षमा अतिक्रमण घटेको बताउनु भएको छ कैलालीका समुदायलाई हस्तान्तरण गरेका वनहरू संरक्षित भएको बताउँदै उहाँले सरकारी वन बढ़ी अतिक्रमणको चपेटामा परेको बताउनु भएको छ कैलालीमा पैसठी हजार हेक्टर वन क्षेत्र रहेको भए पनि विस्तारै मासिँदै गरेको भन्दै जिल्ला वन अधिकृत ढुङ्गानाले जीविकोपार्जन र वन संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ बसन्ता वन परिषदका अध्यक्ष पुष्कल बहादुर बमले चुरे संरक्षण नहुँदा तराईको बस्ती संकटमा परेको बताउनु भएको छ उहाँले चुरे र वनको विनाश नरोकिएकाले तराईको बस्ती संकटमा रहेको भन्दै संरक्षणका लागि सबैको साझा पहल आवश्यक रहेको बताउनु भएको छ खानेपानीको पाइपबाट धमिलो पानी आएपछि चैनपुरका बासिन्दा हैरान भएका छन् बजाङ चैनपुरमा शुद्ध खानेपानी उपलब्ध गराउने जिम्मा लिएको चैनपुर खानेपानी उपभोक्ता समितिबाट वितरण भइरहेको पानी धमिलो आउने गरेको छ यस्तो धमिलो पानी खान नसकिने उपभोक्ताहरूले बताएका छन् खानेपानीलाई व्यवस्थित वितरण गर्न नसक्दा कुनै टोलमा पानीको सुविधा राम्रो छ भने कुनै टोलमा पानी पाउन निकै कष्ट रहेको छ पानीको समस्या झेलिरहेका चैनपुर बासिन्दा खानेपानीको धारामा पछिल्ला केही दिन यता आएको धमिलो पानीले झनै समस्यामा परेका छन् चैनपुरको शान्तिमार्ग अन्तर्गत जिल्ला अदालत भन्दा तलका बस्तीहरूमा धमिलो पानी आउने गरेको स्थानीय जगदीश रोकाले गुनासो गर्नु भएको छ सुक्खा खडेरीसँगै वर्षातको समय आइरहँदा दूषित खानेपानीले झाडापकला तथा महामारी हुन सक्ने भन्दै स्थानीय बासिन्दा डराएको उहाँले बताउनु भएको छ नेपाल टेलिकम शाखा कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख रूपबहादुर रावले आफ्नै घरमा काम गरेका एक मजदुरलाई कुटपिट गरेका छन् लेनदेनको विषयलाई लिएर कार्यालय प्रमुख रावले मजदूर युवराज राईमाथि कुटपिट गरेका हुन् घर निर्माणको काम गरिरहेका राईले कामको पैसा माग्दा राहुलले कुटपिट गरेको प्रहरीले जनाएको छ राहुलको घर भीमदत्त नगरपालिका तीन खैरिनी हो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले टेलिकम कार्यालय प्रमुख राहुलको कुटपिटबाट घाइते भएको बताउनु भएको छ घाइते राणाको राईको कान र टाउकोमा चोट लागेको छ उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ कार्यालय प्रमुख रावलले प्रहरी समक्ष राईलाई कुटपिट गरेको स्वीकार गरेको प्रहरले जनाएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरूद्ध सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेलधुराको हिजो बसेको बैठकले शान्ति समिति डडेलद्र मार्फत आयोगमा दाहाल विरूद्ध देउबाका तर्फबाट उजुरी दर्ता भएको हो सभापति देउबाको निर्देशनमा आयोगमा उजुरी दर्ता गरिएको डडेलधुवा कांग्रेसले जनाएको छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको दश वर्षे द्वन्द्वकालको क्रममा कांग्रेसका थुप्रै निर्दोष कार्यकर्ता मारिएको राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएका लगायत भौतिक सम्पत्ति र संरचनाहरू ध्वस्त गराएको भन्दै पीड़ितलाई न्याय दिन उजुरीमा माग गरिएको छ दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचार संहिता विपरीत जनता र जनताको सेवकको हत्या अपहरण लगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयोगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मी प्रसाद अवस्थीले जानकारी दिएका छन् उनले अक्षम्य अपराधको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् उजुरीमा दुई हजार साठी भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अख अमखैया जंगल नजिकै देउबा चढेको गाड़ीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको उजुरीमा उल्लेख गरिएको छ सरकारले दुई हजार चौहत्तर सालको मंगिरभित्र तीनवटै निर्वाचन स्थानीय प्रदेश संघीय संसदको चुनाव गर्ने कार्ययोजना तयार पारेको छ सरकारले दुई हजार चौहत्तर सालको कार्तिक र मंगिर महिनामा राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन गरिसक्ने गरी संविधान कार्यान्वयनको कार्यतालिका बनाएको हो हिजो प्रधानमन्त्री निवास बालवाटरमा बसेको मन्त्री परिषदको बैठकले कार्ययोजना पारित गरेको छ सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति अनुसार नै कार्ययोजना बनाएको हो अनुसार संविधानमा व्यवस्था गरिएका संवैधानिक आयोगहरूको गठन र स्थानीय तहको निर्वाचन मंगिर महिनामा गरिनेछ भने संघ प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको समायोजन तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानून पोष मसन्तसम्म निर्माण गरिनेछ सूचना तथा संचार मन्त्री शेरधन राईका अनुसार प्रदेश प्रमुखहरूको नियुक्ति आगामी चैत्र महिनासम्म गरिसक्ने कार्ययोजनामा उल्लेख गरिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा कैलालीमा एउटा बसले मोटरसाइकललाई ठक्कर दिएको छ महेन्द्रनगरबाट विराटनगरतर्फ जाँदै गरेको ना पाँच ख उनाचालिस पन्ध्र नम्बरको बसले चौमाला नौ कुचैनीमा से तीन चार सय सत्तरी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनगढ़ी नगरपालिका पाँचका मानबहादुर ज्वरा गम्भीर घाइते भएका छन् उनको पद्मा अस्पताल अतरीमा उपचार भइरहेको छ ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ र सुदूरपश्चिमका मुख्य सड़कहरू सुचारू रहेको जनाइएको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 आयोगमा उजुरी सरकारद्वारा अर्को वर्षको मङ्सिरभित्र स्थानीय प्रदेश र संघीय संसदको चुनाव गर्ने कार्ययोजना तयार समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot हिन्दीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio unity र ट्विटरमा Twitter dot com slash radio unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार